वर्षमा तीन सय बैसठी जनाको सम्बन्ध विच्छेद स्पेनमा रेल दुर्घटना भए मृत्यु हुनेको संख्या पैंतालिस पुग्यो पाकिस्तानको सिंह प्रान्तमा रहेको जासुसी कार्यमा भएको आक्रमणमा परि जनाको ज्यान गयो तीस घाइते र वेस्ट इन्डिज विरूद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको उपाधि पाकिस्तानलाई नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा डब्लु डट रेडियो अर्पण कमबाट पनि संसारभर एकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ म सम्झना अब समाचार विस्तारमा निर्वाचनको तयारी नेपाली कंग्रेसका सभापति सुशील कोइरलाले तोकेको समयमा नै निर्वाचन हुनुपर्नेमा जोड़ दिनुभएको छ चुनावले शान्ति स्थायित्व र लोकतन्त्रलाई रक्षा गर्ने भएका कारण मंगिर चार गतिको लागि तोकेको चुनावको मिति कुनै पनि वाहनामा सार नमिल्ने उहाँले बताउनुभयो कोइराला निवास महाराजगंजमा गरेको पार्टी प्रवेश कार्यक्रममा सभापति कोइरालाले जनताको चाहना चुनाव नै भएकाले कोही कसैले त्यसमा अवरोध गर्न नहुने बताउनुभयो आगामी चुनावले आदिवासी अनुसूचित जनजाति लगायत सबैको हक अधिकार सुनिश्चित गर्ने सभापति कोइरलाको भनाइ छ कार्यक्रममा कवि एवं साहित्यकार श्रवण मुकारुङलाई कोइरलाले कंग्रेसमा प्रवेश गराउनु भएको थियो कला साहित्यको क्षेत्रमा विगत बत्तीस वर्षदेखि सक्रिय रहँदै आउनुभएका मुकारुङले कंग्रेसको परिपक्व नीति र दृष्टिकोणको कारण आफू पनि कंग्रेसमा प्रवेश गरेको बताउनु भयो कंग्रेसले कला साहित्य क्षेत्रमा लागेको स्रष्टाहरूको पहिचान गर्नुपर्नेमा उहाँले जोड़ दिनु भएको थियो नेकपा माओवादीले आजदेखि देशैभर निर्वाचनको बहिष्कार अभियान शुरू गरेको छ संविधान सभाको दोस्रो निर्वाचनको बहिष्कार अभियानको घोषणा पचहत्तरवटै जिल्लाको सदरमुकाममा घोषणा गरेको छ यता चितवनको चौबिस कोटीमा पनि नेकपा माओवादी चितवनले चुनाव बहिष्कारको औपचारिक कार्यक्रम गरेको छ चितवनको पाँचवटै निर्वाचन क्षेत्रमा चुनाव बिथल्नको लागि विविध कार्यक्रम गर्ने नेकपा माओवादी चितवनका इन्चार्ज गिरिराज लोहनले बताउनुभयो उहाँले सबै नगरपालिकाका वडा र गाविसहरूमा पुगेर निकै शान्तिपूर्ण चुनाव स्वीकार नगर्न जनतालाई आग्रह गरिने बताउनु भएको छ कार्यक्रममा जिल्ला इन्चार्ज गुणराज लोहनी र केन्द्रीय सदस्य अमृता थापा मगर लगायतले बोल्नु भएको थियो भारत भ्रमणमा रहनुभएका एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आज भारतका उच्च राजनैतिज्ञ तथा अधिकारीहरूसँग भेट गर्दै हुनुहुन्छ हिजो अपरान्ह राजधानी नयाँ दिल्ली पुग्नुभएका नेपालले आज प्रधानमन्त्री डाक्टर मनमोहन सिंह कंग्रेस नायक अध्यक्ष सोनिया गान्धी र कंग्रेसका उच्च स्तरीय टोलीसँग छलफल गर्न लाग्नु भएको हो त्यसैगरी नेपालले राष्ट्रपति प्रणव मुखर्जी सत्तारूढ र विपक्षी दलका नेता तथा विभिन्न कम्युनिष्ट पार्टीका नेतृत्वसँग भेटघाट गर्नुहुने बताइएको छ नेता नेपाल नेतृत्वको टोलीमा महासचिव ईश्वर पोखरेल विदेश विभाग सदस्य राजन भट्टराई पनि हुनुहुन्छ नयाँ दिल्लीमा हुने भेटवार्ता सकेपछि नेता नेपाल बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग पनि छलफल गर्न त्यसतर्फ जाने कार्यक्रम छ एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले नेकपा माओवादी राजतन्त्र बिउताउने खेलमा लागेको आरोप लगाउनु भएको छ चितवनको भरतपुरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले पूर्व राजा ज्ञानेन्द्रसँग सहकारी हुन सक्ने माओवादीका अध्यक्ष मोहन वैद्यको अभिव्यक्ति त्यसैको प्रमाण भएको दावी गर्नुभयो पूर्व राजासँग सहकारी हुन सक्ने भन्दै हिँड्नु लोकतन्त्र विरोधी अभिव्यक्ति भएको उहाँको भनाइ छ वर्तमान संकटको एकमात्र विकल्प संविधान सभाको चुनाव भएको भन्दै ए माओवादी नेता बोर्डले दलहरूबीच सहमति गराउन सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड़ दिनुभयो उहाँलाई सन्तुष्ट दलहरू सहभागी हुने निश्चित भएमा सहमतिको आधारमा चुनावको मिति केही फेरबदल गर्न सकिने समेत प्रश्न पार्नुभयो ए माओवादीभित्र देखिएको विवादबारे पत्रकारले सोधेको प्रश्नमा नेता पौडेलले ठूलो पार्टीमा केही समस्या रहनु स्वाभाविक भएको बताउनुभयो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान सभाबाटै संविधान लेखिनुपर्ने बताउनु भएको छ आयोगबाट लेखेका धेरै संविधानबाट जनताको अधिकार सुरक्षित नभएकोले संविधान सभा निर्वाचन आवश्यक भएको बताउनुभयो निर्वाचनको बारेमा पार्टीले राखेको प्रशिक्षणका लागि केसीले पत्रकार सम्मेलनमा सरकारप्रति विश्वास नभए पनि लोकतन्त्रको रक्षाको लागि आगामी मंगिर चार गते हुने संविधान सभा निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो बहिष्कार गर्न हिँडेको नेकपा माओवादीलाई पनि उहाँले निर्वाचनमा जान आग्रह गर्नुभयो चार दलीय सिन्डिकेटकै सरकार भए पनि निर्वाचनबाट डराएर भाग्नुभन्दा भाग लिएर लोकतन्त्र र गणतन्त्रको संस्थागत गर्नु आवश्यक भएको केसीको भनाइ छ संविधान सभाभित्र संसद पनि रहने हुँदा दलीय सरकार निर्माण र सरकारको नियन्त्रण गर्न सकिने भएकोले निर्वाचन अनिवार्य भएको केसीले प्रश्न पार्नुभयो चुनाव भाड्ने र पूर्व राजासँग मिलेर राष्ट्रियता जोगाउँछौ भन्नु दुर्भाग्य भएको पनि उहाँले टिप्पणी गर्नुभयो कोशी गण्डकी र कालापानीका सम्झौतादेखि राष्ट्रियता बेचेका सबै घटनामा राष्ट्र प्रमुख राजा थिए केसीले भन्नुभयो राजगद्दी सुरक्षाको लागि राजाहरूले देशको अखण्डता र राष्ट्रियता धरापमा पारेका थिए दुई सय चालिस वर्षसम्म राजतन्त्रले अधिकांश समय राजगद्दी मात्र सुरक्षा गर्दै जनतालाई धोका दिएको केसीको आरोप छ राष्ट्रियताको नारा भन्दै जनतालाई नोकर बनाउनेमा राष्ट्रियता देख्न नहुने केसीको तर्क छ बहुदल लोकतन्त्र र गणतन्त्रको माध्यमबाटै राष्ट्रियताको संरक्षण हुने उहाँले दावी गर्नुभयो संहितामा जाने भने अदूरदर्शी निर्णयले अघिल्लो संविधान सभाको चार वर्ष कार्यकालमा संविधान नबनेको भन्दै अब फेरि संहिताको नारा दिएर जान नहुने केसीले बताउनुभयो संविधान बनेमा राजावादीहरू स्वत समाप्त भएर जाने भन्दै संविधान बन्न नदिने तत्वको खेलमा हाम्रा दलहरू भोलेको उहाँले आरोप समेत लगाउनुभयो पूर्व राजा ज्ञानेन्द्र शाहको दार्चुला भ्रमणप्रति एकीकृत नेकपा माओवाद र एमालेका युवा संगठनले विरोध गरेका छन् गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि पूर्व राजा र पूर्व राज परिवारलाई श्रीपा सम्बोधन गरेर स्वागत गरेको प्रति उनीहरूले आपत्ति जनाएका हुन् केही प्रतिगामी र राजनैतिक शक्तिहरूको मिले र प्रत्यक्ष सहभागितामा चिहानमा जलेर खरानी भइसकेको सामन्ती राजतन्त्रको अवशेष खोज्नु भनेको नेपाली जनताले स्वतन्त्र स्वतन्त्रताको लागि पटक पटक गरेका आन्दोलन र हजारौं हजार होनहार युवाहरूको बलिदानीको सोझै अवमूल्यन र अपमान हो दुई युवा संगठनद्वारा जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ महोत्तरीको खौराचोकमा मधेसी जनअधिकार फोरमका स्थानीय नेतामाथि गोली प्रहार भएको छ फोरम महोत्तरीका जिल्ला सदस्य प्रकाश शाहमाथि गोली प्रहार भएको हो खुट्टामा गोली लागेको उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ घटनाको जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समूहले जिम्मा लिएको छ नारायणी नदीले आज फेरि खतराको संकेत नागेको छ बाढ़ीको बहाव बढेपछि चितौन र नलप्रासीका गाउँहरू डुबानमा परेका छन् बाढ़ी बढ़दो रहेकाले जोखिममा रहेका क्षेत्रका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा सर्न भनिएको छ भने नलप्रासी गडाकोटको बस्ती डुबानमा परेपछि सर्वसाधारणहरू सुरक्षित स्थानमा गएका छन् पश्चिम चितौनको मंगलपुर मेघौली दिव्यनगर क्षेत्रका गाउँहरू पनि डुबानको खतरामा रहेका छन् मंगलपुरको शरणपुर झन्झने गणेश मन्दिर मन्दिर देवी सामुदायिक वन सहितका आधा दर्शन गाउँबाडीको डुबानमा पर्ने खतरामा छन् नारायणी पुलमा बस्न प्रहरी सर्वसाधारणलाई रोक लगाएको छ नारायणीको बाढ़ी बढ्दै गएपछि जिल्ला विपद व्यवस्थापन समिति चितवनले नदी किनारका बासिन्दालाई सतर्क अवस्थामा रहन आग्रह गरेको छ समितिका स्रोत व्यक्ति बलराम लोइटेले बाढ़ी बढ्दै जाँदा पश्चिम चितवनका मेघौली र मंगलपुर गाविसमा प्रभाव पर्न सक्ने खतरा रहेको जानकारी दिनुभयो मुहान तथा पहाड़ी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पानीको सतह निकै बढ़ेको पनि केन्द्र देवघाटले जनाएको छ नारायणीको बहाव आठ दशमलव पाँच एक मिटर पुगेको छ आठ मिटरलाई खतराको संकेत मानिन्छ तीन दिनअघि पनि नौ दशमलव साठी मिटर पानीको सतह बढ्ने गरी बाढ़ी आएको थियो गण्डक क्षेत्रका नागरिकलाई सतर्क रहन नवलप्रासी प्रशासनले आग्रह गरेको छ नवलप्रासीको गण्डक क्षेत्रमा रहेको नारायणी नदीमा पानीको सतह बढेपछि विपद सम्पर्क अधिकृत पुष्कर सतर्क रहन आग्रह गर्नुभएको छ गण्डक क्षेत्रमा जुनसुकै बेलामा नदीमा अझै पानी बढेर बढिसक्ने भएकाले स्थानीय प्रशासनले उच्च सतर्कता बनाएको छ सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्लाधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो हाल गण्डक क्षेत्रको ठोक्कर नम्बर एघार बाह्र र छमा बढी जोखिम छ कुनै बेला बाढी बढी आएमा ठोकर भत्किन सक्नेछ यता नलप्रासीको गण्डक क्षेत्रमा लगातारको वर्षाले नारायणीको बाह बढेपछि स्थानीयवासीले गण्डक क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न नेपाल र भारतसँग माग गरेका छनृ यसैगरी तिनाउ नदीले बगाएर रूपन्देहीको मोतीपुरका दुई किशोरी बेपत्ता भएका छन् बोटोल नजिकै डाइभर टोलबाट घर जाने क्रममा हिजो साँझ कुवा छेउ तिनाउ नदीले बगाएर उनीहरू बेपत्ता भएका हुन् बेपत्ता हुनेमा रूपन्देही मोतीपुरकी अठार वर्षीय दिपा र सत्र वर्षीय गीता पौडेल रहेको इलाका प्रहरीकाले बोटोलले जनाएको छ चितवन जिल्ला अदालतबाट गएको आर्थिक वर्षमा तीन सय बैसठीवटा सम्बन्ध विच्छेदका मुद्दाको फैसला भएको छ अदालतमा परेका चार सय सोह्रवटा सम्बन्ध विच्छेदका मुद्दा मध्ये तीन सय बैसठीवटा मुद्दा फैसला भइसकेको र चौन्नवटा मुद्दाको फैसला हुन बाँकी रहेको अदालत सृष्टिदार दिनबन्धु बरालले जानकारी दिनुभयो अघिल्लो आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीमा तीन मुद्दा दर्ता भएकोमा तीन सय मुद्दाको फैसला थियो कानूनी हिसाबमा महिलालाई सजिलो हुने भएका भएकाले हिंसामा परेका र छिटो विवाह गरेकाले विभिन्न समस्या भोग्न बाध्य भएका महिलाहरू सम्बन्ध विच्छेदका लागि आउने गरेको श्रेष्ठदार बरालले बताउनुभयो सम्बन्ध विच्छेदका लागि आउने अधिकांश महिलाको उमेर सत्रदेखि पैंतालिस वर्षको रहेको देखिएको छ त्यसमा बीसदेखि तीस वर्ष उमेरसम्मका सबैभन्दा बढ़ी रहेको जिल्ला अदालत चितवनका श्रेष्ठदार दिनबन्धु बरालले जानकारी दिनुभयो मुद्दामा श्रीमानको खाना लाउन श्रीमानले खाना लाउन नदिएको कुटपिट गरेको जस्ता कारण उल्लेख गरे पनि आफै वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरू पारिवारिक समझदारी निर्माण हुन नसक्दा सम्बन्ध विश्वका लागि आउने गरेको श्रेष्ठदार बरालले जानकारी दिनुभयो पछिल्लो एक वर्षमा बाइसवटा पानी उद्योगलाई कार्यवाहीको लागि मुद्दा चलाइएको छ अनुगमनका क्रममा यी उद्योगले गुणस्तर कायम नगरेको र सरसफाइमा पनि ध्यान नदिएको पाइएपछि मुद्दा चलाइएको खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण विभागले जनाएको छ यस्तै पछिल्लो समयमा मात्र गुणस्तरहीन पानी बेच्ने छवटा उद्योगमा सिल गरिएको छ गुणस्तर कायम नगरी कारोबार गर्ने उद्योगलाई खाद्यान्न दुई हजार अनुसार तीन वर्षको जेल सजाय या दस हजार जरिवाना या दुवै सजाय हुने व्यवस्था छ भवनमा गुणस्तरहीन भेटिएकालाई नगद जरिवाना मात्र तिराउने गरेकाले यस्ता उद्योगीलाई निरुत्साहित गर्न नसकेको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताउनुभयो उहाँका अनुसार बजारमा अहिले उद्योग दर्ता नगरिकनै धेरैले पानी बिक्री गरिरहेका छन् दुई सय भन्दा बढी पानी उद्योग दर्ता नभएकाले दर्ता नम्बर नभएका जारको प्रयोग नगर्न उहाँको आग्रह छ अब के छोटा खबरहरू तताउँदै गरेको दूधको भाँडोमा डुबेर ताप्लेजुङको फुङलिङ पासमा एक तीन वर्षीय बालकको ज्यान गएको छ कपिलवस्तुको पिपरा तीनमा तीन दिन अघि कुटपिटबाट ज्यान गुमाएका अवेदुर रहमानको हत्याको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ र नुवाकोटको बागेश्वरी गाविस छ कटुन्जे गाउँ पहिरोको खतरामा परेको छ अब पालो अर्पण जुनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं चुनाव नभई राजावादी र माओवादी बीच सहकार्य हुने राप्रपा नेपालका अध्यक्ष कमल थापाको अभिव्यक्तिप्रति तपाईँ के भन्नुहुन्छ ए राष्ट्रलाई जोगाउन होला बे सोचे जस्तो सजिलो कहाँ हुन्छ र सही नमसिने पिङको सय झड्का तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए राष्ट्रलाई जोगाउन होला भन्नेमा बाइस प्रतिशत बे सोचे जस्तो सजिलो कहाँ हुन्छ र भन्नेमा अडचालिस प्रतिशत र सही नमसिने पिङको प्रश्नको सय झड्का भनेमा तीस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 सय पचास जति मानिसहरू यात्रा गरिरहेका थिए भने केही मानिस अझै रेलको डिब्बामा फँसेको हुन सक्ने आशंका गरिएको छ उनीहरू आफ्नो सार्वजनिक विदा मनाउन तटी इलाकातर्फ जाने क्रममा सो दुर्घटना भएको हो स्पेन प्रधानमन्त्री मारियानो राजोए आज घटनास्थलको निरीक्षण गर्ने बेबीसीले उल्लेख गरेको छ स्थानीय खबर अनुसार स्पेनमा पछिल्लो चार दशकमा भएको घटना मध्ये यो सबैभन्दा भयानक घटना भएको बताएका छन् घटनापछि स्पेनको राष्ट्रिय प्रहरी बलले तीन सदस्य घटनास्थलमा पठाइएको छ साथै स्थानीय सरकारले मानिससँग रक्तदानको लागि पनि अपील गरेको छ पाकिस्तानको सिंह प्रान्तमा रहेको जासुसी कार्यालयमा भएको आक्रमणमा परि पाँचजनाको मृत्यु भएको छ भने अन्य तीसजना घाइते भएका छन् अधिकारीहरूका अनुसार सुकुर शहरमा रहेको उक्त कार्यालयलाई बन्दुकधारीहरूले निशाना बनाएका थिए प्रहरीका अनुसार दसजनाको संख्यामा बन्दुकधारीहरू आएका थिए सुरक्षाकर्मी र आक्रमणकारीबीच केही बेर दोहोरो भिडन्त भएको बताइएको छ आक्रमणकारीले अन्य सुरक्षा एजेन्सीको कार्यालयमा समेत आक्रमण गरेका छन् आक्रमणको कारण नजिकका केही भवनहरू भत्किएका छन् भत्केको भवनभित्र केही मानिसहरू फसिरहेको नसक्ने आशंका गरिएको छ आक्रमणको जिम्मा भने अहिलेसम्म कसैले लिएको छैन खेल समाचार वेस्ट इन्डिज विरूद्धको एक दिवसीय क्रिकेट श्रृङ्खलाको बाधी पाकिस्तानले जितेको छ राति भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई चार विकेटले पराजित गर्दै पाकिस्तानले श्रृङ्खला ले कब्जा गरेको हो वेस्ट इन्डिजले दिएको दुई सय त्रिचालिस रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरको एक बल बाँकी छँदा पूरा गरेको थियो पाकिस्तानका लागि अहमद सिहदान र कप्तान विश्वहा उल्लकले क्रमशः चौसठी र त्रिसठी रनको योगदान गरेका थिए पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाउँदै दुई रन बनाएको थियो उसका लागि डुयान ब्राभोले सर्वाधिक अडचालिस रन जोडेका थिए बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक कंग्रेस सभापति कोइरालाद्वारा तोकिएको समयमा निर्वाचन हुनुपर्नेमा जोड़ नेकपा माओवादीद्वारा आजबाट देशैभर निर्वाचन बहिष्कार अभियान शुरू अर्थमन्त्री कोइरालाद्वारा काम गर्ने शैलीमा सुधार ल्याउन कर्मचारीलाई निर्देशन संविधान सभाबाटै संविधान लेखिनुपर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको भनाई नारायणी नदीले आज फेरि खतराको संकेत नाघ्यो चितवन र नलप्रासीका केही गाउँ डुबानमा चितवनमा एकै वर्षमा तीन सय बैसठी जनाको सम्बन्ध विच्छेद स्पेनमा रेल दुर्घटना भई मृत्यु हुनेको संख्या सतहत्तर पुग्यो पाकिस्तानको सिंह प्रान्तमा रहेको जासुसी कार्यमा भएको आक्रमणमा परि पाँचजनाको ज्यान गयो तीस घाइते र वेस्ट इन्डिज विरूद्धको एक दिवसीय क्रिकेट श्रृङ्खलाको उपाधि पाकिस्तानलाई हौस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो म सम्झना बिदा हुन्छु नमस्कार अर्पण बुलेटिनको साथमा multi learning academy math science र टेस्ट नदी विषय विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टी लर्निंग एकेडमी खैरहनी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार एक र अन्ठानब्बे चार त्रिपन्न शून्य मनोरंजन का लगी सुनो हजुर होठों पे रंगत है दिल में मोहब्बत है क्या जिसमें औरत है बस